नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम लोक झन्कारमा प्रविधि कक्षका आत्मीय मित्र राज अनि म छु तपाईँकै लोक भाकाको मित्र रामु आचार्य तपाईँ सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेघार्ज अनि कार्यक्रम लोक झन्कारका हरेक नवीनतम वसाईका साथमा हरेक दिन बिहान दस बजेको अर्पण समाचारपछि करिब करिब एघार बजेसम्मको यो समय रहने गर्दछ र यो वसाईमा तपाईँका लागि लोकसङ्गीतका विविध पाटोहरूमाथि रहेर हामीले छलफल गर्ने गर्दछौँ कहिले कलाकार मित्रसँगको कुराकानी सुन्न सक्नुहुन्छ कहिले नयाँ भाका कहिले पुराना भाका कहिले मध्यकालीन समयका भाका यस्तै यस्तैमा कार्यक्रम लोक साता बित्ने गर्दछ र आजको यो शुक्रबार व्यवसाय भने अलिकति लोकसङ्गीतसँग चर्चा परिचर्चा गरिने बसाइरहने गर्दछ लोकसङ्गीतका विविध चर्चा परिचर्चा लिएर हामी उपस्थित भइसकेका छौँ र यति बेला भने एउटा भाका कार्यक्रमलाई सुरुवात गर्नका लागि म अगाडि बढाउँछु यो भाकापछि विभिन्न जानकारीहरू साथमा विभिन्न कुराकानी लोकसङ्गीतका बारेमा कुराकानीहरू हामी गर्ने नै छौँ कार्यक्रमको सुरुवातमा यो लोक दोहोरी कोसेली तपाईँका लागि बाचे बाँचौ बाँचेसँगै मरे मरेसँगै मरोला भने जिन्दगी नै तिमीलाई समर्पण गरेको छु जान दिए के देऊ भना त्यति माया मेरो नि छ भन मेरो माया तिमी बाँचेको छु बाँचेसँगै बाँचौँला सँगै मरौँला भनी जिन्दगी नै तिमीलाई समर्पण गरेको छु बाँचेसँगै बाँचौँला सँगै मरौँला भनी जिन्दगी नै तिमीलाई समर्पण गरेको छु छु बाजेसँगै बाँचौँला सँगै मरौँला भानी जिन्दगी नै तिमीलाई समर्पण गरेको छु आसल त मायाको मान्यौ र एक्लै जिउन गाह्रो हो भन्यौ र मेरो माया तिमीलाई अर्पण गरेको समर्पण गरेको छु बाँचे सँगै बाँचौँला मरे सँगै मरौँला भनेर जिन्दगी नै तिमीलाई समर्पण गरेको छु यो सुमधुर भाका कार्यक्रम लोकझन्कारको पहिलो साङ्गीतिक कोसेली स्वरूप हामीले अगाडि बढायौँ आजको कार्यक्रममा लोकसङ्गीतका विविध पाठहरूमाथि रहेर छलफल गर्छौँ मैले सुरुवातमा पनि तपाईँलाई भनिसकेको छु र लोकसङ्गीत त्यो सङ्गीत हो जसले स्थानीय समाजको प्रतिनिधित्व गरेको हुन्छ समाज जुनसुकै होस् चाहे मेचीदेखि महाकालीसम्म हाम्रो नेपाल अनि हामी नेपालीका दैनिकी क्रियाकलापहरू समसामयिक जिन्दगीहरू सबैलाई लोकसङ्गीतले टिप्ने गरेको छ चाहे चाडबाडका कुराहरू होस् चाहे अन्य रीतिथिति संस्कृतिका कुराहरू होस् हरेक खालको संस्कृति लोक भाकाले समाउने गरेको छ आफूभित्र समाहित गरेको छ पूर्वका भाका सुन्दा छुट्टै अनुभव हुनसक्छ छुट्टै रमाइलो हुनसक्छ पश्चिमको भाकामा छुट्टै रमाइलो हुनसक्छ काठे भाकामा छुट्टै रमाइलो हुनसक्छ त्यो जति पनि भाकाका प्रकारहरू सँगसँगै सुन्ने श्रोताहरू पनि उत्तिकै रहेका छन् कोही पूर्वेली भाकाका श्रोता हुनुहुन्छ कोही पश्चिमेली भाकाका हुनुहुन्छ समग्रमा हामी नेपाली र हाम्रो नेपालमा रहेका हरेक खालका कुराहरू हरेक खालका सङ्गीतहरू हामीलाई स्वीकार्य छ र हुनु पनि पर्छ चाहे देउडा भाकाहरू नै होस् चाहे अन्य भाकाहरू होस् ती सबै लोक जनजिब्रोले अहिलेसम्म साँड्दै साँड्दै आइरहेका भाकाहरू लोकसङ्गीत हुन् र यो लोकसङ्गीतमा विविध पाटोहरूमा रहेर अगाडि बढिरहेको लोकसङ्गीत पछिल्लो समयमा अलिकति विवादित स्थितिमा किन रह्यो भन्दाखेरि लोकदोहोरी भाकामा प्रयोग हुने जुन म्युजिक भिडियो जसमा पहिरनका कुराहरूलाई लिएर लोक साङ्गीतिक बजारमा केही चर्चा परिचर्चा हुने गर्दछ पुराना खालका सङ्कलकहरू भन्नुहुन्छ यो लोक सङ्गीत बिगार्ने काम हो लोक सङ्गीतमा यस्ता खालका यो पहिरनहरूले लोकसङ्गीतलाई शोभा दिँदैन लोकसङ्गीतको आफ्नै छुट्टै एउटा धार छ आफ्नै गाउँको जनजिब्रोमा झुन्डिरहने खालको भाकामा गाउँले परिवेशकै पहिरन लगाउँदा उपयुक्त हुन्छ भन्नुहुन्छ भने अनि पछिल्लो समयका नयाँ दोहोरी प्रेमीहरू भने यसले अब समयअनुसार आफ्नो परिवर्तनलाई अगाडि बढाउनु पर्दछ सधैँभरि चौबन्दी चोलीमा मात्रै दोहोरी भाका सीमित हुनु हुँदैन दोहोरी भाकाले अब अर्को फड्को मार्नु पर्दछ बदलिदो समयको परिवेशलाई अँगाल्न सक्नुपर्दछ समय सँगसँगै बग्न सक्नुपर्छ नत्र लोकभाका लोप हुन्छ भन्ने पछिल्ला समयका पुस्ताको आवाज रहेको छ यो वास्तवमा भन्दाखेरि हामीले यसलाई कसरी सुल्झाउन सक्छौँ भने पहिलाका कुराहरू जति पनि छन् पहिलाका भाकाहरू र अहिलेका भाकाहरूलाई भने यस्तो खालबाट अहिलेका भाकाहरू सिर्जना हुनुपर्दछ जसले लोक भाकाको मर्म पनि नमरोस् सर्प पनि मरोस् लौरी पनि नभाचियोस् भने जसरी अगाडि बढ्नु हितकर हुन जान्छ हामीले यहाँनिर लोकसङ्गीतको केही चर्चा गऱ्यौँ यति बेला अर्को एउटा भाका सुन्छौँ यो भाकापछि एकैछिन हामी विश्राममा जानेछौँ त्यसपछि फेरि पनि बाँकी चर्चा परिचर्चाका साथमा हामी उपस्थित हुनेछौँ सी फलमा लेखेको छ अब मलाई रोनु पर्ने छ सायद मैले तिम्रो साथ पाउँदिन फलोस् ठुलो सानोको जिन्दगी अर्कैसँग गए पानी छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहरर्ष जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग फोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग शरीर र हातखुट्टामा धेरै पसिना आउने नाउको समस्या सोलाइसिस सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण यौनरोग सम्बन्धी शीघ्र पतन स्वप्न दोष गोनोरिया रोग भिरिङ्गी यौनाङ्ग चिलाउने सेतो पानी बग्ने पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस आँखा सम्बन्धी समस्या भएका बिरामीहरूका लागि विश्वासिलो र भरपर्दो उपचार सेवा नव दुर्गा चस्मा पसल एवं आँखा उपचार केन्द्र हजुर हामी कहाँ आँखा सम्बन्धी उपचार सेवा परामर्श सेवा एवं विभिन्न किसिमका पावर तथा बिना पावरका ब्रान्डेड चस्मा Ray-Ban Ferrari Gucci Police Polaroid ब्रान्डका चस्माहरू सुपथ मूल्यमा उपलब्ध छ आँखा सम्बन्धी बिरामी जाँच्ने समय प्रत्येक दिन मध्याह बाह्र बजेदेखि दिउँसो एक बजे बजेसम्म बेलुकी साढे पाँचदेखि साढे छ बजेसम्म सम्पर्क नवदुर्गा चस्मा पसल एवं आखा उपचार केन्द्र सौराह चोक हिमालयन ब्याङ्क नजिकै फोन शून्य छपन्न पाँच त्रिसठी चार सय दस मोबाइल अन्ठानब्बे चार पचपन्न एकानब्बे एक सय दुई के मेरो परिवारको जस्तो व्यवस्था यहाँका गरिब भन्दा गरिब परिवारलाई पनि पन्ध्र वर्षमा उपलब्ध गराउन सक्छु भन्ने अठोट नेपाली काङ्ग्रेस रत्नगर नगर समिति रत्नगर चितवनको सूचना जननायक प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं महामानव स्वर्गीय बिपी कोइरालाको शतवार्षिकी जन्म दिवसलाई भव्य रूपमा मनाउने सन्दर्भमा गत असार दस गतेको नगर समिति बैठकको निर्णय अनुसार साप्ताहिक कार्यक्रम आयोजना गरिएको हुँदा सम्पूर्ण पार्टीका सदस्य एवं शुभेच्छुक महानुभावहरूका लागि उपस्थितिका लागि अनुरोध गर्दछौ साउन एक गते पत्रकार सम्मेलन स्थान हंस मनोरञ्जन केन्द्र समय बिहान सात बजे साउन दुई गते फलफुल वितरण कार्यक्रम स्थान श्री कृष्ण प्रणामी मन्दिर जिरौना समय बिहान सात बजे साउन तिन गते खुल्ला रक्तदान कार्यक्रम स्थान सौराहा चोक समय बिहान सात बजे साउन चार गते अन्तर विद्यालय स्तरीय वक्तृत्व कला बिपी चिन्तन र वर्तमान सान्दर्भिकता कार्यक्रम स्थान क्वेस्ट मोडेल कलेज समय बिहान एघार बजे साउन पाँच गते अन्तर कलेज स्तरीय निबन्ध प्रतियोगिता स्थान नेपाल उच्च मावि समय बिहान एघार बजे साउन छ गते विचार गोष्ठी स्थान होटल स्टार बेन्क्युट समय बिहान एघार बजे नगर सभापति एवं नेपाली काङ्ग्रेस रत्नगर नगर कमिटी रत्नगर चितवन ओहो दाई नमस्कार नमस्कार भाइ कता हिँड्नुभयो आउनुहोस् बस्नु एकैछिन छोरोले विदेशबाट पैसो पठाएको रहेछ यो साल घर बनाऊ अर्को साल बुहारी भित्राउनु होला भन्छ त्यसैले छड सिमेन्ट जस्ता पाता रङ रोगन पानी टङ्की सेनेटरीका सामान कब्जा काँटी बन्दोबस्त गरौँ कि भनेर हिँडेको साँच्ची कहाँ जानु पर्ला भाइ तपाईँलाई थाहा छैन टाढी चोकबाट पाँच सय मिटर उत्तरतर्फ हाई स्कुल रोडमा हाम्रै तिलक सरको Paudel hardware and sanitary firm छँदैछ नि सुपथ मूल्यमा घर निर्माणका लागि आवश्यक गुणस्तरीय सामान पनि त्यही पाइन्छ अझ होम डेलिभरीको पनि व्यवस्था छ सम्पर्क Paudel hardware and sanitary firm Ratnanagar दुई हाई स्कुल रोड टाढी प्रोपाइटर तिलक राज शर्मा पौडेल विज्ञान पौडेल फोन नम्बर शून्य छपन्न पाँच साठी दुई सय सोह्र मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी दुई सय सोह्र र अन्ठानब्बे चार एकाउन्न उन्चालिस छ सय त्रिहत्तर क्वालिटी छपाईका लागि क्वालिटी प्रेसमा नै जाउँ किनकि हामी गुणस्तरीय काममा विश्वास राख्छौँ चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन वर्ग र चेक मेसिन एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना दक्ष डिजाइनरहरूद्वारा उत्कृष्ट डिजाइन फोल्डिङ द्वारा फोल्ड गरी किताबहरू तुरुन्तै तयार गर्न सकिने glue binding lamination die cutting लगायत छपाई सम्बन्धी सम्पूर्ण कामहरू लोड सेडिङ नो प्रब्लम चौबिसै घन्टा निरन्तर हाम्रो सेवा क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस सिटी अफिस सहित चोक नारायणगढ मेगा मार्केटको पहिलो तल्ला सुविधा सम्पन्न कोलोनीमा तपाईँकै आफ्नै घर घडेरी रत्नगर आवास क्षेत्र रत्नगर आवास क्षेत्र रत्ननगर बकुलर चोकबाट एक किलोमिटर उत्तरतर्फ रहेका आकर्षक घर घडेरीहरू अब तपाईँका लागि दुई कठा साढे आठ दूर जग्गामा बाल उद्यान गणेश मन्दिर तथा हरियाली पार्क सात मिटर मुख्य बाटोमा दुईतर्फी फुटपाथको साथ पाँच मिटर पिच बाटो साथै चार मिटरको सहायक पिच बाटोको सुविधा आवास क्षेत्रको चौतर्फी काँडे तार कम्पाउन्ड साथै विद्युत लाइनको सुविधा वातावरण हरिया हरियाली बनाउन घडेरीको अगाडि पछाडि वृक्षारोपण गरिएको सम्पर्क रत्नगर आवास क्षेत्र बजार प्रवर्धन Chitwan Gurans investment and developers प्राली सहित चोक नारायणगढ फोन शून्य छपन्न पाँच सत्ताइस एक उनानब्बे मोबाइल अन्ठानब्बे पाँच पचास उनासाठी आठ त्रिपन्न र अन्ठानब्बे चार पचास त्रिपन्न नौ तेत्तिस टाढी सम्पर्क फोन शून्य छपन्न पाँच बैसठी नौ छयत्तर रत्नगर नगरपालिका कार्यालयको अत्यन्त जरुरी सूचना रत्नगर नगरपालिका क्षेत्रभित्र रहेका मुख्य सडकको दायाँ बायाँ सडक अधिकार क्षेत्र अतिक्रमण गरी घुम्ती टहरा बनाई विभिन्न किसिमका व्यवसाय सञ्चालन गर्ने निर्माण सामग्री राख्ने व्यावसायिक वस्तु प्रदर्शन गर्ने माछा मासु व्यवसाय सञ्चालन गर्ने जस्ता क्रियाकलाप हुँदै आएको देखिएकाले सर्वसाधारणलाई आवागमनमा कठिनाई पर्नुको साथै नगर अव्यवस्थित भएको हुँदा आगामी दुई हजार एकहत्तर श्रावण पाँच गते भित्र सक्नु हटाइसक्नुहुन अनुरोध गरिन्छ यस सूचनालाई व्यवस्था गरी अटेर गरेमा स्थानीय स्वायत्त शासन एन नियम अनुसार कारवाही गर्न नगरपालिका बाध्य हुने बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ रत्नगर नगरपालिका कार्यालय रत्नगर चितवन सिद्धार्थ रेफ्रिजरेसनमा CG air condition new year धमाका सिजी एयर कन्डिसन खरिद गर्दा उन्नाइस इन्चको एचडी एलइडी टिभी तथा स्टेबलाइजर निशुल्क उपलब्ध छ साथमा हामी कहाँ CG Chigo Beko Hyundai LG ब्रान्डको एसी तथा generator TV fridge deep fridge सुपथ मूल्यमा पाइन्छ एक वर्ष वारेन्टी पाँच वर्ष फ्री सर्भिसिङ सुविधा उपलब्ध छ सम्पर्क सिद्धार्थ रेफ्रिजरेसन रत्नगर एक चौराहा चोक टाढी फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी पाँच सय चौध मोबाइल अन्ठानब्बे पाँच पचास एकसठी एक सय बैसठी र अन्ठानब्बे चार सय पचास पैँसठी छ सय सत्तरी यहु मेरो त आइएल्समा सेभेन आयो मेरो त एट पोइन्ट फाइभ आयो मेरो त नाइन आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ तीन तीन वटा किताब निकालिसक्नु भएका दसौँ वर्ष आयल्स अध्यापनको अनुभव प्राप्त टिचर तेज कुमार दवाडीले यति फ्रेन्डली तरिकाले पढाउनुहुन्छ कि जो कोहीले पनि आयल्स स्याट जिआरीमा राम्रो नतिजा ल्याउन सफल हुन्छन् अर्को सिक्रेट कुरा थाहा छ तेज कुमार दवाडी सर त द नेक्स्टमा मात्रै भेटिनुहुन्छ नि you can explore him on Google search and YouTube We have IELTS, SAT, GRE, phonics class and intensive English language classes for all professional. Also remember for interview preparation classes only at the Next Education Consultancy. The Next Education Consultancy Private Limited, Lions Soap Narayangarh, phone 056 571 091 571 091. तपाईँ यति बेला सुन्दै हुनुहुन्छ सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थोप्रो पाँच उन्नाइस फेरि पनि एकैछिनको पछिको यो समयमा सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरज अनि यो कार्यक्रम लोकझन्कार आजको बसाइमा लोकसङ्गीतका विविध पाटोहरूमाथि रहेर हामीले छलफल गरिरहेका छौँ तपाईँलाई लोकसङ्गीतको बारेमा जानकारी दिइरहेका छौँ र यति बेला चर्चा गरौँ यसपटकको तिजमा कस्ता गीत आउँदैछन् भन्ने विषयमा तिज आउन नजिक नजिकै रहेको छ करिब एक डेढ महिनाको हाराहारीमा रहेको छ तर गाउने लेख्ने भिडियोमा खेल्नेलाई भने अहिले भ्याइ नभ्याइरहेको छ रेकर्डिङ स्टुडियोदेखि सुटिङ स्थलसम्म कलाकार छ्यापछ्याप्दै भेटिन्छन् कतिपयले त टेलिभिजनमा तिजका गीत बजाउन सुरु गरिसकेका छन् गायिका रमिला नेउपानेले यस तिजमा पोहोरको भन्दा फरक गीत गाएकी छिन् खुमन अधिकारीको लय र बाबुराम बोहराको शब्दमा रमिलाको तिजको गीत बनेको हो अरू केही मलाई चाहिँदैन प्रभु यही एउटा बिन्ती बिसाउँछु मेरो मान्छेलाई केही भयो भने प्रभु प्रभुसँग नै रिसाउँछु खनाइदेऊ प्रभु आशीर्वाद माग्छु मैमाथि खनाइदेऊ बनाइदेऊ प्रभु मेरो मान्छेलाई खुसी बनाइदेऊ रमिलाको अहिलेको तिजको यो एउटा अंश मैले तपाईँले राखेँ गी तिजको गीतमा आफ्नो छुट्टै पहिचान बनाएका धेरै गायक गायिका छन् तीमध्येकी एक सुनिता दुलाललाई बजारमा गीत पठाउन हतार छ लोकलय भन्दा पनि आधुनिक पाराका गीत निकाल्ने दुलालले अहिले भने सुरेश अहिले पनि सुरेश अधिकारी र महेश खड्काको सङ्गीतमा तिजो गीत बनाएकी छिन् एल्बमको नाम जुरेको छैन तर आउँदो साता भिडियो गर्ने तयारीमा छु दुलालले भनिन् तिजका गीतमा नाम कमाएका विष्णुबाजी देवी घरती कोमल ओली लगायतका केही गायिका छन् देवी घरतीले यसपटकको तिजमा आफ्नै प्रेम कहानीलाई गीत बनाएकी छिन् एक नारायण भण्डारीको लय शब्दमा तयार देवीको तिजको गीत बनेको हो देवीका श्रीमान राजु ढकाल समेत गायक हुन् श्रीमान श्रीमतीले गाएको गीत यो गीतको बारेमा मैले तपाईँलाई केही साता पहिलाको कार्यक्रममा पनि जानकारी दिएको थिएँ र यो गीतको भिडियो बनिसकेको छ गएको तिजदेखि तिजे गीतमा राम्रो चर्चा पाए कि गायत्री थापा अहिलेको तिज गीतबाट उत्साहित छिन् गायत्रीले माइती देशको सम्झनामा एउटा गीत बनाएको छिन् भने शिवजीसँग वर मागेको विषय पनि अहिलेको गीतमा समेटिएको छ नारीको मात्रै चालले परिचित तिजमा पुरुष पनि उत्तिकै गीत बनाउन थालेका छन् तिजे गायकका रूपमा परिचित पशुपति शर्माले यो तिजमा बाह्रभन्दा बढी गीत बनाइसकेका छन् शर्माले बनाएका धेरै गीत रेकर्ड भएर भिडियो निर्माण पुगिसकेका छन् त्यस्तै अर्का गायक तथा सङ्कलक तेजस रेग्मीले आठवटा तिजका गीत बनाएको बताएका छन् ठेट र गाउँले बाह्रका गीत बनाउन खप्पिस रेग्मीका अहिलेका गीत पनि त्यस्तै छन् हट्यो मेरो ज्यान दुख्ने टन्टा योगा गर्छु दिनको एक घन्टा रक्सी चुरोट हटाएको छु थिएँ पहिला कुलतमा फँसेको एक वर्ष भो सप्रेर बसेको अहिले हेर मोटाएको छु यो वर्ष मात्रै झन्डै सय तिजका गीत बजारमा आउने भएका छन् लगानी नउठाए पनि गीत बनाएर रेकर्ड गर्ने यो वर्ष पनि बढ्दै गएको छ गायक खुमन अधिकारीले पनि पाँचवटा गीत गाउनु भएको बनाउनु भएको छ यसपालि त्यस्तै गायिका जानकी मगरले पोहोरको तिजको गीतले उत्साहित भएर अहिले पनि नयाँ गीत बनाएकी छन् पशुपति शर्माको लय तथा शब्दमा जानकीले शर्मासँगै गाएको अहिलेको फेरि पनि तिजो गीत बनाएकी छिन् गत साल कार किनेर ल्याऊ भन्ने गीत जानकीको आवाजमा आएको थियो भने यसपालि पोहोर भन्यो कार किन कार किनेर ल्याएँ बेबारले हान्यो क्यारम सब बेचेर भ्याएँ सकियो सम्पत्ति भइयो भुक्काराम मोटरसाइकल बेचेँ कार पनि बेचेँ तेल पनि चाहिँदैन साइकल किन्न जाम हेलमेट पनि चाहिँदैन यस्तै खालको अलिकति रमाइलो भाका आउने छ तिजमा लाइसेन्स पनि चाहिँदैन साइकल किन्न जाम हामीले घरबारै जोडियो रहरैमा रित टिरिङ टिरिङ घन्टी बजाउँदै घुमाउँछु सहरमा जानकीको यो गीतमा पशुपति शर्मा र पार्वती राईले अभिनय गरेका छन् यो तिजका गीत कस्ता आउँदैछन् त भन्ने विषयमा हामीले यति बेला तपाईँलाई जानकारी दियौँ यो सामग्री नेपाली कलाबाट साभार गरिएको हो र समय अलिकति कार्यक्रमको लागि छैन भन्ने जानकारी मैले यहाँनिर पाएँ आजको कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु देशमा अनि विदेशमा रहेर हामीलाई साथ दिनुहुने मित्रहरूलाई त्यस्तै प्रविधि कक्षबाट साथ दिने आत्मीय मित्र राजमाथि पनि धन्यवाद टक्राउँदै तपाईँकै लोक भाकाको मित्र रामु आचार्य कार्यक्रम लोक जानकारीको आजको बसाइँबाट बिदा चाहन्छु नमस्कार छोटे सम्हालेर गाउँ घर समाजको दर्पण सुन्नु होला रेडियो अर्पण गयो जिन्दगी दोस्तै भयो त कहिले आठ पास नहुने भइस म कहिल्यै एसएलसी पास नहुने भए त्यही त यार अब पढेर काम छैन छि छि छि छि छि हेर यी लाक्षीहरूको कुरो ठाउँमा गएर पढे पो पास भइन्छ भरतपुर स्थित आइओएल कलेजको सहकार्यमा सञ्चालित मेगा एजुकेसन नेटवर्कमा कक्षा पाँच पास भई छ सात र आठ फेल भएका विद्यार्थीहरूलाई कक्षा आठमा त्यस्तै कक्षा आठ पास भई नौ दस तथा एसएलसी फेल भएका विद्यार्थीहरूलाई प्राइभेट टेस्ट तथा एसएलसीमा भर्ना खुल्या छ सम्पर्क मेगा एजुकेसन नेटवर्क रत्नगर एक बकुल्लहर रोयल क्याफेको माथि फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय छयानब्बे मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी तिन सय सतहत्तर साथमा एसएलसी पूरक परीक्षाको लागि सम्पूर्ण विषयको ट्युसन सञ्चालन भइरहेको छ अब तपाईँ हाम्रै बजार बकुलहरमा सर्व सुविधा सम्पन्न केएन प्लाजा प्लाजा तपाईँलाई आवश्यक सम्पूर्ण सामानको लागि बजार चाहनु पर्ने झन्झटलाई मुक्त गर्नका लागि shoe centre fancy electronics cosmetic dry cleaners cycle store hotel boutique kurta sari gift item puja सामग्री लेडिज